नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता आर्याल नेकपा एमालेको नौ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको दोस्रो दिनको मतगणना आज बिहान दस बजेबाट शुरू भएको छ बिहान आठ बजेदेखि नै मतगणना शुरू गर्ने भनिएको भए पनि दस बजेबाट मात्रै शुरू गरिएको मतगणना स्थल मा रहनुभएका पत्रकार विष्णु रिजालले जानकारी दिनुभएको छ आज भने रातभर नै गणना गर्न सक्ने तयारी भएको छ आइतबार खसेको एक्काइस सय चौन्न मतमध्ये चार सय बाइस मतगणना भएको थियो सो मतगणनामा नेता केपी शर्मा ओलीको प्यानलले चौध मध्ये तेह्र पदाधिकारीमा अग्रता लिएको छ अध्यक्षका प्रत्याशी ओलीले दुई मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रत्याशी माधव कुमार नेपालले एक तिरात्तर मत प्राप्त गर्नु भएको छ त्यसै गरी उपाध्यक्षमा ओली प्यानलका वामदेव गौतमले दुई सय पैंतालिस विद्यादेवी भण्डारीले दुई सय उन्चालिस किरण गुरूङले दुई सय पन्ध्र प्रदीप नेपालले दुई सय आठ धर्मनाथ प्रसाद शाहले एक सय उनासे मत प्राप्त गर्नु भएको छ यस्तै नेपाल प्यानलका उपाध्यक्ष उम्मेद्वार अष्टलक्ष्मी साकेले एक सय पञ्चानब्बे भीम रावल एक सय तिरासी राजेन्द्र पाण्डे एक सय उना युवराज गेवालीले एक सय सतहत्तर र लालबाबु पण्डितले एक सय चौरात्तर मत प्राप्त गर्नु भएको छ यसै गरी महासचिवमा पनि ओली प्यानलकै ईश्वर पोखरेलले अग्रता लिनु भएको छ पोखरेलको दुई सय उन्नाइस र नेपाल पक्षका महासचिव प्रत्याशी सुरेन्द्र पाण्डेको एक सय एकानब्बे मत रहेको छ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालको साबिकको क्षेत्रफलमा कम्तीमा नौ सय वर्ग किलोमिटर घटेको आशंका गरेको छ भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा मोर्चाले परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै नेपाल भारत सीमा सर्वेक्षण सम्बन्धी स्ट्रिप म्याप मा नेपाली भूभाग भारततिर पारिएको आशंका व्यक्त गर्नुका साथै सिमानामा कतिपय नेपालीका हात हातमा जमीन बिनाका लालपूर्जा मात्रै बाँकी रहेको बताइएको छ परराष्ट्र मन्त्री पाण्डेलाई ज्ञापन पत्र बुझाउने क्रममा मोर्चाका अध्यक्ष फरेन्द्र नेपालले नेपालको मौजूदा एक लाख सड़चालिस हजार एक सय एकासी वर्ग किलोमिटर क्षेत्रफल स्ट्रिप म्यापमा कायम नभएको दावी गर्नु भएको छ मोर्चाका अध्यक्ष नेपालले स्थिप म्याप शत प्रतिशत काम सम्पन्न नभइकन सरकारले हस्ताक्षर गर्न नहुने र सो म्यापको अध्ययनका लागि सीमाविद इतिहासविद प्राविधिक र सीमा अध्ययता सहितको समिति गठन गर्नुपर्ने सुझाव दिनुभएको छ ज्ञापन पत्र बुझ्दै मन्त्री पाण्डेले आफू नेपालको एक इन्च क्षेत्रफल पनि तलमाथि हुन नदिने र अपूर्व नक्सामा हस्ताक्षर नगर्ने विश्वास दिलाउनु भएको छ उहाँले विवादित क्षेत्रका नक्साङ्कन गर्न सो क्षेत्रमा तथ्यमा आधारित तर्कका आधारमा नेपाल भारत दुवै पक्ष बसेर समाधान निकालिने बताउनु भएको छ मन्त्री पाण्डेले हाल सन्तानब्बे प्रतिशत नक्साङ्कन सम्पन्न भएको स्ट्रिप म्याप स्थलगत क्षेत्रमा भिडाउन बाँकी रहेकाले अहिले हस्ताक्षर नहुने पनि जानकारी दिनुभएको छ सो क्रममा बुद्धिनारायण श्रेष्ठले कुनै दुई देशबीच सीमाङ्कनको कार्य शत प्रतिशत सम्पन्न भएपछि मात्रै त्यसमा हस्ताक्षर हुने अन्तर्राष्ट्रिय मान्यता रहेकाले त्यसतर्फ मन्त्री पाण्डेको ध्यानकर्षण गराउनु भएको थियो आउँदो आर्थिक वर्षका लागि कृषिमा छुट्याइएको बजेट कार्यान्वयन भएमा किसानलाई धेरै फाइदा पुग्ने विज्ञले बताएका छन् बजेटमा उल्लेखित कार्यक्रमबाट लाभ लिन किसान आफै पनि जागरूक हुनुपर्ने नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ वैज्ञानिक मनोज ठाकुरले बताउनु भएको छ सरकारले युवालाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रमसहित कृषि क्षेत्रमा तेइस अर्ब अठाइस करोड़ रूपियाँ विनियोजन गरेको छ बजेटमा भएको व्यवस्था अनुसार कृषि कर्जामा छ प्रतिशत भन्दा बढ़ी ब्याज तिर्नुपर्ने छैन आइतबार अर्थमन्त्री रामचन्द्र महतले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको बजेटमा कृषि व्यवसाय गर्न वाणिज्य ब्याङ्कले लिने ब्याज छ प्रतिशत नाग्न नदिने र त्यसमा चार प्रतिशत सरकारले अनुदान दिने व्यवस्था गरिएको छ यस्तै पचास प्रतिशत दिँदै आएको कृषि बिमा अनुदानलाई पचहत्तर प्रतिशत पुर्याइएको छ हाते tractor power tiller feeder machine लगायतका कृषि उपकरण खरिदमा एक प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने व्यवस्था बजेटले गरेको छ आउँदो आर्थिक वर्षमा दुई लाख पचपन्न हजार मेट्रिक टन रासायनिक मल अनुदानमा लिने दिने व्यवस्था पनि बजेटले गरेको छ रासायनिक मलमा मात्रै पाँच अर्ब अडचालिस करोड़ रूपियाँ अनुदान दिने बजेटमा उल्लेख गरिएको छ मासुजन्य उत्पादनका लागि अनुदान दिन एक अर्ब विनियोजन गरिएको छ भने गाई भैँसी पाल्ने र मासुजन्य पशुपालन गर्ने व्यवसायीले आयात गर्ने प्रविधिलाई भन्साछुटको व्यवस्था मिलाइएको छ किसानले आयात गर्ने मिल्किङ मेसिनमा पचास प्रतिशत छुट र चिया उद्योगीले ल्याउने ढुवानीको साधनमा पचास प्रतिशत भन्साछुटको व्यवस्था गरिएको छ त्यसै आउँदो आर्थिक वर्षमा सात मेट्रिक टन उन्नत बिउ किसानलाई उपलब्ध गराउन तेह्र करोड़ रूपियाँ बजेटमा व्यवस्था गरिएको छ कृषि अनुसन्धानका लागि एक अर्ब सतासी करोड़ रूपियाँ छुट्याइएको छ यसबाट कृषिको आधुनिकीकरण बजारीकरणसँगै अनुसन्धानमा पनि महत्वपूर्ण सहयोग पुग्ने नार्कका वैज्ञानिक ठाकुरले बताउनु भएको छ इजरायली सेनाले कार्यवाहीका रूपमा गाजामा गरेको आक्रमणबाट मर्नेको संख्या हिजोसम्म एक सय छैसठी पुगेको छ घटनामा घाइते हुने व्यक्तिको संख्या एक हजार नागेको छ शनिबार कार्यवाहीमा सबैभन्दा बढ़ी व्यक्तिको मृत्यु भएको थियो सो दिन छप्पन्न व्यक्तिको मृत्यु भएको हो पूर्वी तुपाहा जिल्लाको हमासको प्रहरी प्रमुख तेसिर अल बसको निवास तथा एक मस्जिदमा भएको आक्रमणमा अठार व्यक्तिको मृत्यु भएको जानकारी चिकित्साकर्मीहरूले दिएका छन् तेसिर यस आक्रमणमा जोगिएको र उनको अवस्था गम्भीर रहेको बताइएको छ आक्रमणमा पचास व्यक्ति घाइते भएका छन् अपरेसन प्रो एट नाम दिएको यो कारबाही मंगलबार बिहान आरम्भ भएको थियो लडाकुहरूले गरेको अन्तरसीमा रकेट आक्रमण रोक्न यो कारवाही आरम्भ भएको बताइएको छ र जर्मनीले चौथो पटक विश्वकप उपाधि जितेको छ आज बिहान सकिएको फाइनलमा अर्जेन्टिनालाई एक शून्यले हराउँदै जर्मनीले चौथो पटक विश्वकप उपाधि जितेको छ जर्मनलाई विश्वकप उपाधि जिताउन खेलको एकमात्र निर्णायक गोल मारियो गोर्जेले गरेका हुन् उनले अतिरिक्त समयको खेल सकिन सात मिनट बाँकी छँदा गोल गरेर जर्मनीलाई चौथो पटक फुटबलको विश्व च्याम्पियन बनाएका हुन् निर्धारित नब्बे मिनट गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलको अठासी मिनटमा स्ट्राइकर क्लोजलाई प्रतिस्थापन गर्दै मैदान छिरेका गोर्चेले गोल गर्दै उपाधि जिताएका हुन् अमेरिकी महादेशमा विश्वकप जित्ने जर्मनी पहिलो युरोपेली देश हो सन् उन्नाइस सय नब्बेको विश्वकपको फाइनलमा पनि अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको जर्मनीले त्यसअघि उन्नाइस सय चौन्न र उन्नाइस सय चौरात्तरमा विश्वकपको उपाधि जितेको थियो जितेसँगै जर्मनीले विश्वकप विजेतामा इटली बराबर चार पटक आफ्नो नाम लेखाएको छ लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले पाएको केही मौका सदुपयोग गर्न सकेन जर्मनीले यो विश्वकपमा जम्मा अठार गोल गर्यो सन् दुई हजार दुईको विश्वकपमा ब्राजिलले पनि अठार नै गोल गरेको थियो हौस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी साठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेटरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात छ एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट consultancy कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line चोक नारायणगढ फोन जेरो रन्जनका लागि सुनो हजुर आफ्नो उमेरै नपुगी कसरी यमलोक आयो ऊ गरेर चाहिँ प्रभु नेपालमा लोड सेडिङ बढ्यो ऊ गरेर चाहिँ नि अँध्यारोमा छमछम गरेर हिँड्दै हिँड्दै यहाँ पो आइपुगेको छ भने प्रभु ऊ गरेर चैनपुर एक पहिरा चोकमा रहेको रि सन सोलर एन्ड सप्लायर्सबाट सोलर बत्ती जोडेर घर उज्यालो बनाऊ जाऊ आफ्नै ठाउँमा फर्केर जाऊ <laughs> सोलर वाटर हिटर सोलर बत्ती सेट इन्भर्टर सोलर ब्याट्री पाइनुका साथै मर्मत पनि गरिन्छ तथा हामी कहाँ डिसोम पनि उपलब्ध छ सम्पर्क store solar and suppliers Chainpur एक बहिरा चोक चितवन प्रोपराइटर किरण तिवारी मोबाइल अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे फोन नम्बर शून्य छपन्न छ बयानब्बे सात सय पाँच अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न विज्ञापनमा होइन गुणस्तरमा ध्यान दिउँ शिवशक्ति कङ्क्रिटलाई सधैँ सम्झ्यौँ सधैँ सम्झ्यौँ हजुर block ring pole pillar design डिजाइनका थ्री पिस रेलिङ साइज साइजका आकर्षक मूर्ति लगायत विभिन्न किसिमका सिमेन्ट सामग्रीहरू चाहिएमा हामीलाई सम्झनुहोस् सम्झनुहोस् पुनश्च एकै दिनमा तयार गरिने सिमेन्ट खाबोको घर गोठ र कुखुराको खोरहरू छिटो छरितो र ग्यारेन्टीका साथ तयार पनि गरिन्छ सम्पर्क शिवशक्ति कङ्क्रिट उद्योग रत्नगर तिन बेलसी हाइवे सँगै प्रोप्राइटर अर्जुन पुरी मोबाइल अन्ठानब्बे चार पचास छप्पन्न चार सय चौध ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kubar mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ ओहो रमेश दाई घर त बनाएर भ्याउनु भएछ है घर बनाएर त भ्याइयो भाइ तर घरले पूर्णता पाएको छैन के भएको दाइले घर तयार छ पेन्टिङ भइसक्यो फर्निचर रेडी छ अनि के बाँकी छ र पूर्णता हुन <laughs> सबै कुरा त भयो तर श्री डिजिटल ओल्डबाट fridge TV washing machine laptop computer आदि नलाइकन घर कसरी पूर्ण हुन्छ हजुर सुपथ मूल्यमा घरायसी विद्युतीय सामानहरू पाइने विश्वासिलो ठाउँ श्री डिजिटल ओल्ड रत्नगर दुई टाढी बजार टाढी सँगै फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी तिन सय पचासी मोबाइल अन्ठानब्बे पाँच पचास पचपन्न नौ सय एकहत्तर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा एक्सचेन्ज